साइला आइज ओइ भिरतिर जानु पर्यो बाब्यो काटेर ल्याउनु पर्यो लट्ठोपिङ हाल्नु परेन हुन्छ हुन्छ माइला म आइहालेँ ल आसी लिएर नि फेरि ल ल हुन्छ

साथी हो देउसी रे भन साथीभाइसँग भेट्नु नपाउँदा देउसी रे भन साथी हो देउसी रे भन घामैमा लायो खारियो बादल देउसी रे भन साथी हो देउसी रे भन घिन्ताङमा घिन्ताङ बजाइदेऊ मादल देउसी रे भन साथी हो देउसी रे भन देउसी रे खेल्दै घामबारी जानी देउसिरे भन साथी हो देउसिरे भन नाच्ने र गाउने यही बस्यो बानी रे भन साथी हो देउसिरे भन के भेरा, फेर म चिन्छु इनको जीवन के मन त्यसमै भयो घरैमा आइन देउसीले भन साथी हो देउसीले भन पोहोर साल पनि रमाउन पाइन देउसीले भन साथी हो देउसीले भन यस्तै भेट हुने कहिले हो कहिले देउसीले भन साथी हो देउसीले भन यसपालि धोको पुर्याउँछु मैले देउसीले भन साथी हो देउसीले भन परदेशी भयो पाल्नलाई पेटा देउसी रे भना साथी हो देउसी रे भना अर्को साल बाँचे हुम्ला नि भेट देउसी रे भना साथी हो देउसी रे नाचेर साइली